कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूको आजको यो विशेष अंक दुई सय आठौं अंकमा यहाँलाई शालीन अभिवादन छ प्राविधिक मित्र सन्दीप सुन्दास सहित यो प्रस्तोता प्रकाश सामीको आजको कार्यक्रममा नेपाली संगीत जगतमा ओजेल परेका एक कलाकार गायक संगीतकार एवं कला व्यवस्थापक इन्द्रनारायण मानन्दरका बारेमा चर्चा गर्नेछौ संयोगले आज उहाँको उनासियौं जन्मोत्सव पूरा भएर उहाँ अस्यौंमा प्रवेश गर्नुभएको छ इन्द्रनारायण मानन्दरका बारे धेरै कमलाई जानकारी होला अब उहाँका बारेमा धेरै कम अहिले छापा अखबारमा चर्चा सुन्न पाइन्छ तर उहाँले नेपाली संगीतमा पुर्याएको योगदानको मूल्यांकन गर्न धेरै गाह्रो छ सन्दर्भ यहीँबाट शुरू गरौं आज काठमाण्डुमा विश्वका प्रसिद्ध शायर गजलकार मिर्जा गालिबको जन्म जयन्ती विशेष रूपमा मनाइयो तर काठमाण्डुमा यो कार्यक्रम मनाइँदै गर्दा आज रमाइलो प्रसंग के भयो भने गजल सुनाउने क्रममा केही युवा प्रतिभाहरूले नेपाल भारत पुस्तकालयमा नरेन्द्र मोदीलाई पनि सन्देश सुनाए जुन त्यहाँ उपस्थित भारतीय राजदूतावासका प्रथम सचिव अभय कुमारले त्यो सन्देशलाई ग्रहण पनि गर्नुभयो उर्दू साहित्यमा अमूल्य योगदान पुर्याएका मिर्जा गालिबको नेपाली साहित्यमा पनि अमूल्य योगदान छ नेपाली गजल विधा विकास हुनमा मिर्जा गालिबका गजलहरूको प्रभावका बारेमा गजलकार ज्ञानुवाकर पौडेलले साहिर लुधियानवीको गजलबाट आफू प्रभावित भएर मिर्जा गालिबमा प्रवेश गरेको यसबारेमा सम्पूर्ण कार्यक्रमलाई सञ्चालन गर्ने प्राध्यापक डाक्टर सनत कुमार बस्तीले पनि मिर्जा गालिबको विशेष चर्चा गर्नुभयो कार्यक्रमका बारेमा सामान्य छलफल अझै पनि जारी नै रहनेछ तर आज इन्द्रनारायण मानन्दरलाई जन्मदिनको शुभकामना सहित उनकै स्वरको यो गीत नेपाली लोकलयमा इन्द्रनारायण मानन्दरको तुलना सम्भवत धेरै कम रूपमा गर्न सकिन्छ तर इन्द्रनारायण मानन्दरको लोक गायन भजन र आधुनिक गायनमा विशिष्ट छाप थियो नारायण गोपाल प्रेमदोज मानिक रत्न भन्दा अलिकति अग्रज मानिने इन्द्रनारायण मानन्दर दुई हजार नौ सालदेखि रेडियो नेपालमा गायनमा सक्रिय थिए उनी शिवशंकरका समकालीन हुन् र शिवशंकरकै प्रेरणाले उनी रेडियो नेपालमा प्रवेश गरेका हुन् मन मेरो खल र बल फुल्दैमा रहला यो फुलबारीमा फुल्दैमा रहला यो फुलबारीमा टिपी मलाई डुकी चरी कहाँ पुग्यो तनी नरिमरी सालाल पानी र पारी सालाल पानी वरिर पारी हाम्रो ट्विटरमा मेन्सन गर्नुभएको छ अनिल अधिकारीले उहाँलाई नचिने पनि आज चिनिनेछ जन्मदिनको लाखौं लाख शुभकामना त्यसै गरी पुष्पराज लेख्नुहुन्छ गायक मा जन्मदिनको शुभकामना साथै यस सौदी अरबको भूमिबाट अनलाइन डाउनलोड गरेर सुन्न पाइने भयो भनेर पुष्पराजीले मेन्शन गर्नुभएको छ भने चुडामणि खतिवड़ा हाम्रो ट्विटरमा मेन्शन गर्नुहुन्छ इन्द्रनारायण मानन्दरलाई जन्मदिनको शुभकामना सहित उहाँको गीत सुन्न प्रतीक्षारत छु भनेर लेख्नु भएको छ चुडामणि खतिवड़ाजीलाई पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना यसै गरी रमेश कडेले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ र हामीलाई फेसबुकमा धेरै मित्रहरूले आज इन्द्रनारायण मानन्दहरूलाई जन्मदिनको शुभकामना दिने क्रममा डीपी दोभान हरि ढकाल अञ्जना पौडेल निर्विक जंग रायमाझी केशव शाह जोगमेर माझी अनन्त कटवाल लियो शंकर पोखरेल अनिश न्यौपाने मुरारी सिगदेल राजेश्वर उदयले आफ्ना पंक्तिहरू लेख्नु भएको छ राजेश्वर उदय लेख्नुहुन्छ जगतले बिर्सिएको गायक इन्द्रनारायण मानन्दलाई जन्मदिनको शुभकामना आज प्राय चर्चामा नभएको गायक इन्द्रनारायणले बारेमा पुरानो प्रसंग नयाँ कुराको रूपमा सुन्न पाइने भयो नै राममान त्रिशिरको शब्द शिवशंकरको संगीत उहाँले गाउनुभएको ए फूल ए बसन्त र अर्को कति बाँचौं टुक्रिएको मुटुल्ली सुन्न सकिन्छ कि भनेर उहाँले आग्रह गर्नुभएको छ शशीन्द्रजीलाई पनि तर आज शशीन्द्रजी होइन सन्दीप सुन्दासजी मेरा साथमा हुनुहुन्छ त्यसै गरी मुरारी सिक्देर लेख्नुहुन्छ आज जन्मदिन परेका कलाकार इन्द्रनारायण मानन्दज्यूमा शुभकामना यसरी पर्दामा ओझेल परेका प्रतिभाहरूलाई प्रकाश पार्ने काम प्रकाशबाट नै सम्भव छ जय होस् उहाँ र उहाँको टीमलाई भनेर लेख्नु भएको छ अनन्त कटवाल आबुधाईबाट लेख्नुहुन्छ आज जन्मदिन परेका गायक इन्द्रनारायण मानन्दरज्यूलाई जन्मदिनको लाखौं लाख शुभकामना र आज उहाँलाई अझै नजिकबाट चिन्ने र बुझ्ने मौका जुराइदिनु भएकोमा अजर अमर परिवारलाई मुरीमुरी धन्यवाद भनेर लेख्नु भएको छ विक्रम सम्बत उन्नाइस सय त्रियानब्बे पौष बाह्र गतेका दिन काठमाण्डु टंकेश्वरीमा जन्मिएका इन्द्रनारायण मानन्दर जसको छोटो नाम हामीले चर्चा गर्दा इनाम पनि भन्न सक्छौं र उहाँले सोह्र वर्षको उमेरमा रेड नेपालमा गायन शुरू गर्नुभयो दुई हजार नौ सालबाट र तीस वर्षको उमेरमा उहाँ एउटा लोकप्रिय गायक भइसकेपछि उहाँलाई गणेश रसिक हेरण्य भोजपुरी निर्मला श्रेष्ठ उर्मिला श्रेष्ठ नवीन किशोर राई नुछे नारायण डंगोल सम्बद्ध भएको एउटा सांगीतिक समूह लेकाली समूहमा अतिथि गायकका रूपमा आमन्त्रण गरियो र उहाँ आधुनिक गायनमा सक्रिय गायक लोकशैलीका गीत गाउन लेकाले समूहमा प्रवेश गर्नुभयो गणेश रसिकको एउटा चर्चित गीत धेरै सम्झे धेरै हुन्छ पनि इन्द्रनारायण मानन्दरको स्वरमा नै त्यसपछि रेकर्ड भयो गणेश प्रसाद श्रेष्ठको संगीतमा नातिकाजीको संगीतमा शिवशंकरको संगीतमा धेरै गीत गाएका इन्द्रनारायण मानन्दरले लामो समय स्वर सम्राट नारायण गोपालसँग सांस्कृतिक संस्थानमा उहाँको कार्यकालमा कार्यक्रम निर्देशक वरिष्ठ कार्यक्रम निर्देशक भई पनि काम गर्नुभयो यी धेरै सम्झनाहरू जोडिनेछन् अब यहाँ प्रस्तुत इंदर नारन मानुंदर कोई सोर साथिरकर यो अरकल लोक लाइको गितना. नम्रादी एरि मेरो नो सुना मारायो सारा आमाया मारेरा राम्ररी एरि जो जैसी काटिहालौँ बेतको लौरी भुकालीमा छेकौँ हालौ बेतको लौरी भुकालीमा छेकौँ तिम्रो हाम्रो माया प्रीति कागजैमा तिम्रो हाम्रो माया प्रीति कागजैमा ओ कागजैमा राम्ररी हेरिदेऊ जयसी साली मेरो नौसुना हरायो सर र माया मारेर राम्ररी हेरिदेऊ जयसी साली मेरो नौसुना हरायो सर र माया मारेर हिउँदै भन्नु मङ्सिर महिना वर्षा भन्नु जेठ हिउँदै भन्नु मङ्सिर महिना वर्षा भन्नु जेठ आकाश उनी पाताल महु कहिले होला भेट आकाश उनी पाताल महु कहिले होला भेट हो कहिले होला भेट राम्ररी देऊ जयसी साली मेरो नौथुनामा हरायो शरण माया मारेर राम्ररी देऊ जयसी साली मेरो नौथुनामा हरायो शरण माया मारेर शाबाश बाला हरियो भयो पिपालु छायाले कानको बाला हरियो भयो पिपालु छायाले मौरी घुम्यो रसको न्युले म घुमे मायाले मौरी घुम्यो रसको न्युले म घुमे मायाले म घुमे मायाले राम्ररी हेरिरह्यो जय मेरो माया राम्ररी हेरिदेऊ जयसी साली मेरो नौतुनामा हरायो सर माया नौतुनामा हरायो सरर माया मारेर नौतुनामा अहिले हाम्रो धेरै चिजहरू हुन थालेको छ खोज्नुपर्ने पनि यही बेला भएको छ नौतनामा लाइन लागेर बसेका हाम्रा ग्यासका सिलिण्डरहरू छन् बुलेटहरू छन् धेरै कुराहरू बाँकी छन् भुइँ मान्छे यसबारेमा मेन्सन गर्नुहुन्छ क्या गजबको गीत इन्द्रनारायणजीलाई जन्मदिनको शुभकामना परिपुष्पी लेख्नुहुन्छ बत्ती छैन कति दिन भइसक्यो नियमित सुन्न पाएको छैन डाउनलोड गरेर सुन्न पर्ला गायकलाई जन्मदिनको शुभकामना भनेर उहाँले मेन्सन गर्नुभएको छ भने हाम्रो फेसबुकमा हरि ढकालले युएई आबुधाबी खालिफा सिटीबाट लेख्नु भएको छ इन्द्रनारायण मानन्दज्यूलाई जन्मदिनको शुभकामना आज उहाँको बारेमा जान्न बुझ्न पाइने भयो भनेर लेख्नु भएको छ जन्मदिनको शुभकामना दिने क्रममा अञ्जना पौडेल निर्विक राय माझी र केशव शाहका पनि पंक्तिहरू छन् जोगमेर माझी लेख्नुहुन्छ कुनै पनि एपिसोड छुटाएको छैन गायक इन्द्रनारायण मानन्द्रज्यूलाई जन्मदिनको लाख लाख शुभकामना लाख लाख बालेको बत्ती बोलको गीत अवश्य बज्नेछ भन्ने आशाका साथ लामो समयपछि लाइभ सुन्नको लागि प्रतीक्षारत भनेर लेख्नु भएको छ गायक इन्द्रनारायण मानन्धरलाई रेडियो नेपालसम्म लिएर गए उनकै टोल छिमेकका एक मित्र शिवशंकर मानन्दरले इन्द्रनारायण मानन्दर पनि नेपाली चलचित्रका प्रथम नायक शिवशंकर जस्तै ठूलो जीवडाल भएका र राम्रो गरजदार आवाज भएका कलाकार थिए र छरछिमेकको संगत र त्यसबेला शिवशंकर इन्द्रनारायण मानन्दरको घरमा बज्ने ठूलो रेडियो सुन्न आउने गर्थे र रेडियो उनकै मात्र घरमा भएको कारणले इन्द्रनारायण मानन्दरबाट प्रभावित भएर शिवशंकरले इन्द्रनारायणलाई रेड नेपालमा लिएर गए र दुई हजार नौ सालदेखि उनले निरन्तर गीत गाउन थाले र पछि उनी सांस्कृतिक संस्थानमा वरिष्ठ कार्यक्रम व्यवस्थापक भएर आबद्ध भए र त्यही उनको जीवनको बाँकी समय बित्यो तर उनलाई रेडियो नेपालमा त्यति बेलाका दिग्गज संगीतकार नाति काजी र शिवशंकरले संयुक्त संगीत गरेको गीत मविवी शाहको रचनाको गीत बिहानी घामले निकै लोकप्रिय बनायो হারি ঘামা गोरेतो हुँदै चुलीमा पुगेर निभालो ढाक्यो मुसुकासी सुनौलो पारेर सुनौलो पारेर तेरा कटीको आँखामा गाजल पुरास सिउरेर त्यो घरकी खन्सी उगेको छाती एकोरो अङ्ग छिनेको कम्मरा काटेको झुल्ठो लथल जस्तो नफेली पारेर नदीका पुगी नमोली उभी हेरेर उषाको लाली मुखमा पोथी शर्माले मरेर त्यो इन्द्रनारायण मानन्धर र साथीहरूको स्वरमा यो गीत सुन्यौं हामीले नातिकाजी शिवशंकरको संगीतमा म शाहको शब्दमा आज जन्मदिन परेका गायक इन्द्रनारायण मानन्धरका बारेमा धेरैले जिज्ञासा राख्नुभएको छ र धेरैले पहिलोपटक सुनेको चर्चा पनि गर्नुभएको छ तर धेरैलाई उहाँका गीतका बारेमा पनि जानकारी भएको यहाँ स्पष्ट भएको छ संजय शर्मा ट्विटरमा मेन्सन गर्नुहुन्छ धेरै धेरै धन्यवाद दाजु नेपाली गीत संगीत सम्बन्धी यति धेरै जानकारीको लागि साथै जन्मदिनको शुभकामना यी नामलाई त्यसै गरी अमृत लेख्नुहुन्छ नेपाली संगीत क्षेत्रको उड्किपिडिया अझ अमर कार्यक्रम फेरि सुन्न पाइयो भनेर उहाँले खुशी व्यक्त गर्नुभएको छ फेसबुकमा हामीलाई धेरै मित्रहरूले इन्द्रनारायण मानन्दहरूलाई जन्मदिनको शुभकामना दिने क्रममा उनका गीतहरू पनि चयन गर्नुभएको छ राजेश्वर उदयले चयन गर्नुभएको यो गीत डाक्टर राममान त्रिषितको शब्द शिवशंकरको संगीतमा इन्द्रनारायण मानन्दरको स्वरमा प्रस्तुत छ ए फूल, ए यसरी नपिछा गर्नु ए फुल ए बसन्त यसरी नपिछा गर्नु फुर्सत त दिनु पल भर रोएर सुखी बन्न ए फुल ए बसन्त यसरी न लो पंछी को मीठो गाना तरसा प्याहा बंद मान्छेको मिठो गाना परसाप यहाँ बन्छ सन्ध्याको हावा शीतल मन पोल्ने बेथा बन्छ सन्ध्याको हावा शीतल मन पोल्ने बेथा बन्छ धरतीको सुखी है क्षण क्षण भर त दया गर्नु धरतीको सुखी है क्षण क्षण भर त दया गर्नु फुर्सत त दिनु पल भर रोएर सुखी बन्दा ए फूल ए बसन्त यसरी नपिछा गर्नु प्रकृतिको हरा जीवन जीवनको चिता बन्छ प्रकृतिको हरा जीवन जीवनको चिता बन्छ मृत्युको प्रतीक्षामा दिन व्यस्त सदा हुन्छ मृत्युको प्रतीक्षामा दिन व्यस्त सदा हुन्छ तिमी आज विश्राम यहाँ गर्नु हेरा तिमी आज विश्राम यहाँ गर्नु फुर्सत तो दिनों दिनु भर रोएर सुखी बन्न ए फुल ए बसन्त यसरी नपिछा गर्नु इन्द्रनारायण मारान्दहरूको जन्मदिनका सन्दर्भमा र उनका गीतका बारेमा हाम्रो फेसबुकमा राधेश्याम धिदा लेख्नुहुन्छ आहा क्या गजबको गीत बज्यो रेडियो नेपाल सुनेको याद आयो जन्मदिनको शुभकामना भन्दै उहाँले इन्द्रनारायण मानन्दरलाई बधाई पनि ज्ञापन गर्नुभएको छ इन्द्रनारायण मानन्दरको गायकी नेपाली संगीत आकाशमा फरक शैलीको स्वर मानिन्छ उनले गणेश रसिकको शब्द र संगीतको एउटा गीतलाई कालजयी बनाए धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ नसम्झेमा केही पनि हुन्न तिमीले मलाई दिएको माया यो गीतको लोकप्रियता यस्तो बढ़्यो पछि गणेश रसिक स्वयंले पनि आफ्नै आवाजमा यस गीतलाई रेकर्ड गरे मेरे समझे कमल होइन मेरो माया घामसँगै पग्ली जाने ऐन होइन मेरो माया भुइँमा खस्दै फुटे जाने म जस्तो छ मेरो माया म जस्तो छ मेरो माया त्यसैले नै तिमीलाई दिए नसम्झेमा के पनि छैन तिमीलाई देखो मेरो माया धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै राजेश्वर उदय लेख्नुहुन्छ आज प्रसिद्ध गजल सम्राट मिर्जा गालिबको जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली गालिबमा तपाईँले बाहेक कसैले सम्झेर गालिबलाई गालिबको चिहान र अरू कविता पनि विमोचन गर्नुभयो आज आह को चाहिए एक उम्र असर हुने तक दिले नादा तुझे हुआ क्या है हजारौं ख्वाहिशें ऐसे सुन्दर गजलहरू असाध्यै कठोर यातनाको पीड़ा भोग्दै जेलभित्र ढुङ्गामा कोरिएका स्वर्णिम युगको कालजय गजल रचना गर्ने अमर गजलकार मिर्जा गालिबको आज जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धांजलि भनेर उल्लेख गर्नुभएको छ मिर्जा गालिबका बारेमा राजेश्वर उदयले लेख्नु भएको प्रसंग र उहाँले मेरो कविता संग्रह गालिबको चिहानका बारेमा लेख्नुभएका दुई फरक फरक प्रसंग मिर्जा गालिबको जन्म जयन्ती आज काठमाण्डुस्थित नेपाल भारत पुस्तकालयमा नेपाली गजलकारहरू कविहरूको उपस्थितिमा मनाइयो भने यसबाहेक गजल प्रेमीहरूले गजल गोहरूले अन्यत्र पनि यो कार्यक्रम मनाएको खबर प्राप्त भएको छ तर नेपालमा गजल लेखनको र विशेष गरेर गजल गायनको परम्परालाई पुनर्जागरण ल्याउने केही स्रष्टाहरूमध्ये ज्ञानवाकर पौडेल लगायत केही कलाकार गजलकारहरूले मिर्जा गालिबको सम्झनामा आज मनाएको कार्यक्रम निकै लोकप्रिय रहयो अर्जुन पौडेल दारी मेन्सन गर्नुहुन्छ गायकलाई जन्मदिनको शुभकामना कार्यक्रम सुन्न अलिकति ढिला भए पनि भनेर भन्नुभएको छ त्यसै गरी लुसिफरले गायक इन्द्रनारायणलाई लाखौं लाख शुभकामना उहाँका गीतहरू निकै कर्ण प्रिय रहेछन् धेरै धन्यवाद भनेर लेख्नु भएको छ मलाई लाग्छ धेरैलाई इन्द्रनारायण मानन्दहरूको स्वरसँग एक किसिमको लगाव चाहिँ अवश्य पनि भएको हुनुपर्छ किनकि ढिलै सुनिए पनि वा आजै मात्र सुनिएको भए पनि उनका केही केही गीतहरू हामीले दोहोऱ्याएर सुने जस्तो पनि लाग्ने खालका छनृ अब अर्को गीतको चर्चा गर्नेछौ यो गीतलाई संगीतबद्ध गर्नुभएको छ नातिकाजी श्रेष्ठले नेपाली संगीतका एक निर्माता मध्ये प्रमुख निर्माता मानिने नातिकाजी श्रेष्ठले आफूले मन पराएका स्वरहरूलाई विशेष रूपमा संगीत दिएर एक उचाइ दिएका छन् र यस गीतका गीतकारको यो एउटै गीत मानिन्छ अहिलेसम्म यी गीतकार हुन् रवि विक्रम शाह रवि विक्रम शाह नेपाली रंगमंचका प्रख्यात अभिनेता हुन् भने मुना मदनमा उनले धेरै पटक मदनको भूमिका पनि निर्वाह गरेका छन् चलचित्रमा उनले चरित्र अभिनेताका रूपमा पनि लामो समय काम गरेका छन् उनको चर्चा नेपाली साहित्यिक कृतिहरूमा कम भए पनि पूर्व सेना प्रमुख रूखमांगत कटवालको आत्मकथामा उनका सहपाठीका रूपमा रवि विक्रम शाहको चर्चा भएको पाइन्छ रवि विक्रम शाहको शब्द नातिकाजी श्रेष्ठको संगीतमा इन्द्र नारायण मानन्दरको स्वर मन मेरो तिम्रो पिरतीले देऊ, रोकी देऊ म तिम्रो सासभरि सपनाभरि सुभाष भई देऊ, रोकी देऊ, रोकिदेऊ रोकिदेऊ बतासिने मन मेरो तिम्रो पिरतीले मित्रको खलबलसँग जीवन होइन मृत्यु हाम्रो म भित्रको खलबलसँग जीवन होइन मृत्यु हाम्रो त्यसैले त आज मलाई तिमी जस्तो आकाश चाहियो तिमी जस्तो आकाश चाहियो रोके देऊ म तिम्रो भरे आँखा भरे आशिष भई देऊ रोकी रोकिदेऊ रोकिदेऊ बतासिने मन मेरो तिम्रो तिले लागि लड्न खोज्दा दुखाइ थामी दिन्छ चोट लागि लड्न खोज्दा दुखाइ थामी दिन्छ सुस्केर मासुहरू परेलीमा दिन्छ परेलीमा दिन्छ देऊ, रोकिदेऊ म तिम्रो भरि तिमी भरि मुस्कान भई बसिदुला छेकिदेऊ रोकिदेऊ इन्द्र गुरूङ हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ धेरै धेरै शुभकामना गायक इन्द्र नारायण मानन्दहरूलाई गायकबारे रोचक जानकारी प्रस्तुत गरिदिनु भएकोमा हार्दिक धन्यवाद प्रकाश दाजु भने लेख्नु भएको छ भने पालपाली सुमनको अर्कै वेदना छ पहिलो पटक नाम सुन्दैछु गायकलाई जन्मदिनको शुभकामना आइतबारको श्रृंखला दस बजेपछि मात्र श्रीनगर एफएममा आउँछ आतुर छु सुन्नलाई भनेर लेख्नु भएको छ प्रसारणका बारेमा यहाँहरूलाई परेको समस्याका लागि हामी क्षमा पनि चाहन्छौं र यहाँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ त्यसै गरी अमृत छेत्री लेख्नुहुन्छ इन्द्रनारायण मानन्दहरूको स्वर विशिष्ट लाग्यो उहाँसँग यसरी रेडियो मार्फत परिचित हुन पाएकोमा खुशी पनि लाग्यो भनेर इन्द्रनारायण मानन्दहरूलाई यहाँहरू सबैले दिनुभएको जन्मदिनको शुभकामना पनि भनियो र उहाँसँग नारायण गोपाल शिवशंकर र उहाँको रेडियोमा गायनका बारेमा छोटो कुराकानी पनि गरियो प्रस्तुत छ यहाँ अहिले दुई हजार नौ सालदेखि मैले सुरु गरेको अघि रेडियो नेपालमा गएर दुई हजार नौ साल हजुर भन्दाखेरि म अहिले उनासी वर्ष भयो है असी नै लाग्यो उनासी कम्प्लिट भयो म दुई हजार नौ सालमा भोइस टेस्ट गरेर रेडियोमा गाउन थालेँ मसँग गाउने फटेमान हो अघि अर्को रुबी जोशी भयो अरू त त्यहीँको स्टाफहरू पनि छन् जस्तै ज्ञानबहादुर त पहिलादेखिको भयो यही सुमसागर पनि पहिलादेखिको हाम्रो म चाहिँ गाउन थालेको बेलामा चाहिँ त्यही फटेमान रुबी जोशी यिनीहरू नै हो गाउँ गएको थिएँ त्यो एक दुईवटा गीत गाएको थिएँ नाटिकाजी शिवशङ्कर धेरै जस्तो शिवशङ्करको गाएको नाटिकाजीको त्योभन्दा कम छ गणेश प्रसादको एक दुईवटा गाएको थियौँ भजनहरू अर्को मलाई त शिवशङ्करजीले नै दिएको हो कि हजुर उहाँ हाम्रो घरमा जहिले पनि आइरहेको हुन्थ्यो रेडियो सुन्न हो कि त्यो बेला हामी कहाँमा चाहिँ रेडियो थियो हो कि अब आइरहेको हुन्थ्यो अनि <clears throat> उसले चाहिँ अब रेडियोमा आएको गीत सिलनबाट आएको फिल्मी गीतहरू टिप्छ गाउने अब त्यसै सन्दर्भमा म पनि अब <laughs> गाउनेतिर नै अलिकति चल्केँ रेडियो नेपालमा लाने पनि होइन उहाँ नै हो कि हजुर यहाँले नारायण गोपालसँग लामो समय काम गर्नुभयो उहाँसँग चिनाजानी कसरी भयो र कस्तो अनुभव भयो उहाँसँग काम गर्दा ए उहाँसँग काम गर्दाखेरि मैले रेडियो नेपालमा गाउँदाखेरि उहाँले चाहिँ त्यति साह्रो गीत गाउनु थालेको थिएन त्यो बेला हगि पछि उहाँ पनि रेडियोमा गीत गाउनुभयो त्यसपछि राष्ट्र नाचघरमा हामी सँगैसँगै भयौँ ऊ पनि त्यहाँको स्टाफ भयो हगि कलाकारको रूपमा गणेश शीघ्र उसँग धेरै वर्ष भयो उनीहरूको लेकारीमा लाग्यो म लेकारीमा चाहिँ यो आधुनिकतिर म मेन नै भयो मेरो भोइस अघि रसिक चाहिने यो लोकगीततिर नवीन किशोर राई भयो लोकगीततिर त्यस्तै किसिमबाट हामीले चाहिने ठाउँ ठाउँमा गएर प्रोग्राम पनि गर्थ्यौँ राम्रो पनि भन्छु त्यहाँदेखि पो राम्रो जान्छ हाम्रो त्यो कति साल भन्ने खोइ मैले त्यही बिर्सिने कि त्यही धेरै धेरै शुभकामना जन्मदिनको र हामी यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ धन्यवाद सबै हँसो खुसी तिमीलाई दिन्छु म आजको जस्तो हरेक दिन आओस् भन्छु म मेरा सबै हँसो खुसी तिमीलाई दिन्छु म जस्तो जस्तो हरेक दिन आओस् भन्छु म मेरा सबै हाँसो खुसी तिमीलाई दिन्छु म बोकेर पालना चिरहुन् ज्योतिको मंगल फलस बोकेर पालना चिरहुन् भगवानले पनि भगवानले पनि प्रसन्न भन्दै आस सधैँ नै दिइरहँ भगवानले पनि प्रसन्न भन्दै आस सधैँ नै मेरा सबै छायर माया तिमीलाई दिन्छु म आजको जस्तो हरेक दिन सबै हाँसो खुसी तिमीलाई दिन्छु म रविन्द्र शाहको शब्द शिवशंकरको संगीतमा आज जन्मदिन परेका गायक इन्द्रनारायण मानन्दरको यो शुभ दिनको दिनमा शुभ गीत जोगमेर माझी विकास आकाश नवराज त्रिपाठी अम्बिका न्यौपानी नितिज पोखरेल राधेश्याम देताल निमा श्रेष्ठ दीपक थापा रतन चन्द लियो शंकर पोखरेल मधुकर खड्गा सुबोध बस्ताकोटी पुरूषोत्तम सुवेदी त्रिलोचन गंगा लुइटेल ध्रुव श्रेष्ठ रविन्द्र एनडीआर अञ्जना पौडेल एलान गुरूङ विशाल गिरी लगायत धेरै मित्रहरूले इन्द्रनारायण मानन्दहरूलाई जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ भोलि डिसेम्बर अठाइस नेपाली संगीत जगतका अर्का एक महान गायक संगीतकार र गीतकारको जन्मदिन परेको छ भोलि उनको जन्म जयन्तीको सन्दर्भमा एक विशेष कार्यक्रम हुनेछ र भोलिको दिन अर्को कारणले पनि महत्वपूर्ण हुनेछ डिसेम्बर अठाइस विश्वमा पहिलो पटक चलचित्र प्रदर्शन भएको दिन पनि हो र हामी केही चलचित्रका गीत पनि सुन्नेछौ तर भोलि गायक संगीतकार गीतकार जसको जन्मदिन परेको छ उनका बारेमा विशेष चर्चा गर्नेछौ आजको कार्यक्रममा अन्त्यमा इन्द्रनारायण मानन्दरको स्वरलाई हामीले समेटेका छौं भीम विरागको शब्द र संगीतमा यो गीतले अझै इन्द्रनारायण मानन्दरको स्वरको गहिराईलाई परिचित गराउँछ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ यो भन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ यो भन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ गर्छ धरतीले आकाशला फुलले माया धरतीलाई गर्छ धरतीले आकाशला आकाशको माया क्षितिजलाई हो कि आकाशको माया क्षितलाई हो कि जुन तारालाई यसै भन्नु गाह्रो छ माया लिनु गाह्रो छ माया दिनु गाह्रो छ योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ योभन्दा पनि माया साँची राख्नु धेरै गाह्रो छ इन्द्रनारायण मानन्दरका गीतका बारेमा सांसारिक जोगी लेख्नुहुन्छ मेरा सबै हाँसो खुशी तिमीलाई दिन्छु म आजको जस्तो हरेक दिन आओस् भन्छु म र नै लेख्नुहुन्छ गालिबका बारेमा गालिब नाम नै काफी छ रूमी गालिब जस्ता सुफीहरूले शब्दबाट नै मौन छोडेर गए परमात्मासँग जोडिनका लागि प्रेमको मार्ग दिएर गए यही सन्देशसँगै प्राविधिक मित्र सन्दीप सुन्दाससहित यो प्रस्तुता प्रकाश हामी विदा चाहन्छौ कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज